सुन सुन्नुहुन्छ को भन्छ पहिलो माया अजम्बरी हुन्छ देखिने पहिलो सबै अकबरी सुन्नुहुन्छ देखिने पहिलो सबै अकबर मायन बिझाउने त्यस्तो फुल हो आँखाबाट मनमा बसी राज गर्ने घुल हो पहिलो मायन बिझाउने फुल हो आँखाबाट मनमा बसी राज गर्ने घुल हो थाहा नदी बसिदिन्छ मनको सिंहासनमा बसी धुजा धुजा बनाइदिन्छ थाह नपाई जिन्दगीमा बिर्थे आँसु बोकाइदिन्छ को भन्छ पहिलोमा ईश्वर को वरदान हो मेरो संसार बगा सिकै छु जिन्दगीमा नयाँ साथी सँगै छोडी जाँदा पहिलो माया मरु मरु जस्तो लाग्छ फेरि नयाँ साथी आयो जिन्दगीले हाँसाइदिन्छ को भन्छ वरिसू